थिएँ जीवनभरि तिमीलाई कहिले पनि भेट्दिनँ तर केही मिठा कुरा यो टिकट तपाईँलाई र अर्को टिकट तपाईँको सुरुवातको मायाको लागि कहिले हाँसो कहिले रोदन आउनुहोस् तपाईँ हामी एकैछिन हाँसौँ हँसाउँ गाउँ अनि रमाउँ मात्र जस्ट फर इन्जोयमा अब रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा कार्यक्रम just for enjoy just for enjoy हरेक दिन बिहान एघार बजेको अर्पण खबर पछि सुन्न नभुल्नुहोला हेलो हेलो होइन कता यता यता फोन गर्ने हो एसएमएस गरे पनि हुन्छ गाउने हो त होइन मलाई हाँस्ने हो र के हँसाउने ल इन्जोय गर यो समय हो जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको जस्ट फर इन्जोयको नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोय लिएर आज पनि हामी आइसकेका छौँ प्रविधि कक्षबाट साथ दिइराख्नु भएको छ मित्र राजले अनि तपाईँको साथमा तपाईँसँगै छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा नै छ जस्ट फर इन्जोयको यो बसाइ लिएर चाहिँ हामी हरेक दिन आउँछौँ एघार बजेको अर्पण खबर लगत्तै आउँछौँ करिब करिब बाह्र बजेसम्म र यो बसाइमा रहेर विशेष गरी तपाईँको माझमा हामी निकै नै चर्चामा रहेका निकै नै रमाइलो खालका रिमिक्स गीत सङ्गीतहरू राख्ने गर्छौँ त्यसो त जस्ट फर इन्जोयलाई केही समय अगाडि हामी अलिक फरक ढङ्गबाट पनि तपाईँको माझमा प्रस्तुत गर्नेछौँ यो जानकारी पनि तपाईँलाई गराउँछु र जस्ट फर इन्जोयमा हामी केही समय भने तपाईँको माझमा यस्तै रिमिक्स भर्सनमा बजारमा आएका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र आज पनि मैले निकै नै चर्चामा रहेका तिनै रिमिक्स नम्बरहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेको छु र यति बेला जस्ट फर इन्जोयलाई तपाईँले सुनिराख्नु भएको छ radio Arpan hundred four point five mega स्ट्युन गरेर साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट जहाँ कहिरहेर सुनिराख्नु भएको छ हामी यति बेला तपाईँलाई मात्र इन्जोय गराउने कोसिस गर्छौँ यिनै रिमिक्स नम्बरहरूबाट यति बेला भने प्रोग्रामको स्टार्ट गर्न चाहन्छु एउटा निकै नै रमाइलो खालको रिमिक्स छ तपाईँ सम्पूर्णको लागि कार्यक्रम जस्ट एन्जे सुनिराख्नु भएको छ radio Arpan hundred four point five मेगाहरू ट्युन गरेर र हामी तपाईँको माझमा यस्तै रिमिक्स नम्बरहरू तपाईँको माझमा राख्छौँ यी गीत सङ्गीतले तपाईँलाई निकै नै मनोरञ्जन दिन्छ यो पनि विश्वास हामीले लिएका छौँ र जस्ट फर इन्जोयलाई केही समय पछाडि अलिक फरक ढङ्गबाट तपाईँको माझमा लिएर आउनेछौँ यो पनि जानकारी तपाईँलाई गराउँछु र रिमिक्स नम्बरहरू हामी आजको कार्यक्रममा तपाईँको माझमा राख्छौँ त्यसो त बजारमा हरेक खाले गीत सङ्गीतलाई रिमिक्स गर्ने प्रचलन निकै नै बढिराखेको छ र त्यही गीत सङ्गीतलाई तपाईँहरूले मन पराउने क्रम पनि निकै नै बढिराखेको छ यति बेला प्रोग्राममा फेरि पनि अर्को एउटा निकै नै रमाइलो गीत तपाईँको माझमा राख्छु रिमिक्स भर्सनमा बजारमा आएको गीत हो निकै नै चर्चामा पनि रहेको थियो यति बेला जस्ट फर इन्जोयमा तपाईँ सम्पूर्णको लागि यो निकै नै रमाइलो खालको गीत राख्छु अबको क्रममा up, bring up, bring up, boy. Party boy, oh boy, दुनिया ये बोले मुझको वेंगा वेंगा boy. I say, थोड़ी सी late night party boy, oh boy, दुनिया ये बोले मुझको वेंगा वेंगा boy. Cheer up, cheer up. rap party मैं थोड़ा moody thoda rowdy my boat of transportation is tram my pocket money was bottle jam कभी I look like Jackie Chan and कभी like अमिताभ बच्चन पर jab kal kisi ne dekha I was dressed like actress Rekha Deeksha Karo तुम meri pratiksha I am coming in auto rickshaw boy. Bring up, bring up, bring up boy. Bring up, bring up, bring up boy. Body boy step boy oh boy दुनिया ये बोले मुझको वेंगा वेंगा boy Body bicep boy oh boy. दुनिया ये बोले मुझको वेंगा वेंगा boy. Cheer up, cheer up, everybody. My favorite comic, Laurel Hardy. हसीना हो मत निकलो सड़क पर वेंगा boy है शोले का कब्बर very infectious. I have a Lexus, you know what I mean? Yeah, yeah, कभी I feel like jumping, jumping. That's why they call me a crackpot. But check me out, I'm a jackpot. Benga boy Benga Benga Benga boy Benga Benga Benga boy Benga Benga Benga boy boy. boy. boy. निकै नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ जस्ट फर इन्जोयलाई तपाईँ सुनिराख्नु भएको छ र हामी जस्ट फर इन्जोयमा रहेर यस्तै यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ तपाईँलाई इन्जोय गराउँछौँ यिनै गीत सङ्गीतबाट र आज पनि यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ टेक्निकली रूपमा रहेर यति बेला मलाई असिस्ट गरिराख्नु भएको छ टेक्निसियन पार्टनर राजले अनि अनिर्मा छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा र प्रोग्राममा हामी विशेष गरी रेमिक्स भर्सनमा बजारमा आएका गीत सङ्गीतहरू त्यसै गरी नेपाली हिन्दी पप हरेक क्याटागोरीका गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ र जे होस् तपाईँलाई यी गीत सँगै इन्जोय गराउने कोसिसमा हामी रहन्छौँ तपाईँले पनि यति बेला यी गीत सङ्गीतसँगै सहयात्रा गर्नुभएको छ रमिराख्नु भएको छ यो विश्वास भने हामीले लिएका छौँ जस्ट फर इन्जोयमा फेरि पनि ढिला नगरिकन अर्को एउटा रिमेकसँग नै तपाईँको माझमा राख्न चाहन्छु प्रोग्राम जस्ट फर इन्जोयमा अबको क्रममा एउटा निकै नै मिठो खालको निकै नै रमाइलो खालको तपाईँलाई नचाउने खालको एउटा रिमिक्स नम्बर अबको क्रममा तपाईँको लागि एसएलसी पछि ब्रिज गोस कहाँ इटिआई e टाढी चोकमा डाक्टर नर्स एवं प्राध्यापकहरूद्वारा बाह्र वर्षदेखि प्रत्यक्ष सञ्चालित आफ्नै अस्पताल नर्सिङ कलेज भएको पुराना एवं दक्ष प्राध्यापकहरूद्वारा पढाइने डेली क्लास टेस्ट एवं विकली मोडल टेस्ट हुने जेहेन्दार गरिब एवं पिछडेका जातिलाई विशेष छुट निशुल्क पाठ्य सामग्री एवं निशुल्क स्वास्थ्य चेकअप सुरुमा आउने जना विद्यार्थीहरूलाई विशेष छुट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 point five मेगाहरूमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ जस र इन्जोयमा रहेर विशेष गरी बजारमा रिमिक्स भर्सनमा आएका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ र हामी कार्यक्रमको पनि लगभग अन्त अन्तमा पनि आइसकेका छौँ एउटा निकै नै चर्चित निकै रमाइलो खालको रिमेक सङ्ग तपाईँको माझमा छोड्दै प्रोग्रामबाट पनि बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले जस्ट फर इन्जोयलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद र यतिन्जेलसम्म मलाई टेक्निकल्ली रूपमा रहेर असिस्ट गर्नुभएको थियो टेक्निसियन पार्टनर राजलाई पनि धन्यवाद दिन्छु र म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा वाणीचं टेन्शन हवंच ना नमस्कार हाय हाय हाय high. algo assim Ela... अर्पण एक से चार थोपलो पांच मेगा हर्ट स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all